रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै video x-ray x-ray ECG e सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण शुभ साझ नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू अनि यो कार्यक्रम अर्पण शुभ साँझ हामी हरेक दिन साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्मको व्यवसायमा जुट्ने गर्दछौँ र तपाईँलाई स्वागत गर्ने गर्दछौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर हामीले तपाईँका लागि खुल्ला गरिराखेका छौँ विश्वको जुन कुनै कुनामा रहेर पनि W dot radio Arpan dot com dot NP मार्फत यो आवाज तपाईँ प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र परदेशीका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू कति बेला आफ्नो गाउँघरमा हुँदाखेरि सुनेको भाका आफ्नो गाउँसँग मितेरी लागेको भाका आफ्नो बाल्यकालसँग मितेरी लागेको भाका अझ भनौँ माटोसँग साइनो गाँसेको भाका कति बेला बजला भनेर रेडियो अर्पणलाई लगन गरेर पर्खिरहनुहुने तमाम आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई सम्झना कार्यक्रमको सुरुवातको यो क्षणमा राम यति बेला राजको इसारा कोही मित्र हुनुहुन्छ उहाँसँगै कुराकानी गरौँ भन्ने उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट आकाश थिङ आकाशजी के छ खबर हाम्रो पनि एकदमै राम्रो छ आकाशजी आजको दिन कसरी बित्यो तपाईँको अनि पानी कतिको परिरहेछ बाटो हिलो भएको छ कि भएको छैन मकवानपुरतिर मजाले परेको छ भनेपछि अनि धान रोप्ने बेला भएको छैन मकवानपुरतिर बेला पनि भइरहेछ है हुन्छ आज कार्यक्रम आउनु भएको छ को कसलाई सम्झने धन्यवाद आकाशजी आउँदै गर्नुहोला अहिले भने सुटिन्छ नमस्कार आकाश थिङ हुनुहुन्थ्यो मकवानपुरबाट आउनुभएको थियो सम्पूर्ण साथीको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझमा हामी रहेका छौँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्जको दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ साँझ हो तपाईँ दिनभरि एउटा एउटा काममा व्यस्त रहनुहुन्छ आज भनौँ न अहिले त अझ बढी किसानीका काम पनि बढी हुने बेला भएको छ तपाईँ त्यो व्यस्तताको बावजुद अलिकति थकाइमा रहनुहुन्छ त्यो थकान मेट्नको लागि आफ्नो मनको साथी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूलाई ट्युन गरेर बस्नुहुन्छ र कार्यक्रम अर्पण शुभ साँझको प्रतीक्षा गर्नुहुन्छ त्यसैले त हामी आउने गर्दछौँ यो सन्ध्याकालीन छेडमा यो सन्ध्याकालीन प्रहरमा फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा मिल्यो उहाँलाई स्वागत गरौँ कार्यक्रममा यति बेला हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ गाईघाटबाट सन्जु के गर्नुहुन्छ सन्जुले बसी बसाइमा मात्र बितिरहेको खाना बनाउनु भयो है भनेपछि खाना मिठो बनाउनु भएको छ सन्जुले हुन्छ कसलाई सम्झने सन्जु आज धन्यवाद मेरो बाबा मम्मी मेरो बहिनीहरू सन्जुजी आउँदै होला अहिले पनि छुट्टी नमस्कार सन्जु भएको थियो गाईघाटबाट सम्पूर्णको लागि सम्झना फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट यो सुनेकै आवाज हुन चाहिँ है कसको आवाज पर्यो होला बिन्दास जी के छ खबर एकदम ठिकठाक छ दादा अनि जिन्दगी पनि बिन्दास नै होला होइन जी खासै त्यस्तो त छैन दादा बिन्दास <laughs> नाम जस्तो बिन्दास जिन्दगी हुन सकेन भनेपछि बिन्दास जी कसलाई सम्झने आज तपाईँमा हजुरको लागि धन्यवाद अनि मेरो भाइ प्रेमको लागि अङ्कल तामासको लागि बहिनी राममाया फुलमाया सरिता अनि मेरो प्रेम भान्जाको लागि रमेश भान्जाको लागि अनि सुब्बा भान्जाको लागि अनि मेरो साथी बिरुवा दिदीको लागि भाइहरू अशोक प्रजन कुमार अनि दाइ टिकेराको लागि अनि पदमपुरबाट अनि अन्जना लामाको लागि मेरो घर परिवारको लागि मलाई बिन्दा लामा भनेर सम्पूर्णको लागि बिन्दासजी आउँदै गर्नुहोला भने छुट्टी नमस्कार बिन्दास लामा पदमपुरबाट आउनुभएको थियो र यो क्रममा तिनजना मित्रहरूसँग कुराकानी गऱ्यौँ भाका बज्ने हो क्यारे हैन्तराज राजुले पृष्ठभूमिमा मैले बजाइसकेँ भन्ने इसारा यहाँनिर छोडेँ यो भाका सुनौँ त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्न उपस्थित हुनेछौँ रे बोलाम बोलाम एकादशी बजारमा भेट भएको पोहोरै बल्ल आज थाहा भयो माया रहेछ पोहोरै भएको हो बोलाम बोलाम त्यही बेला हो भेट भएको पोहोरै एकादशी बजारमा भेट भएको पोहोरै बल्ल आज थाहा भयो माया रहेछ एकादशी बजारमा भेट भएको पोहोरै बल्ल आज थाहा भयो माया रहेछ बजारमा भेट भएको आज थाहा भयो माया रहेछ एकादशी बजारमा भेट भएको पोहोरे बल्ल आज थाहा भयो माया रहेछ दोहोरे भेटघाट अलि पहिलाकै दिनबाट भए पनि माया एकहोरो हो अथवा दोहोरो हो पत्ता लगाउन नसकिरहेको अवस्थामा त्यो पुरानो भेटघाट पनि मायामा बदलिएको रहेछ त्यो एकतिर मात्र होइन दुई दुईटेरै रहेछ यही कुरा थियो भाकामा कृष्ण गुरुङ अनि रामजी खाँडको सुमधुर आवाज तपाईँले यहाँनिर सुनिसक्नु भएको छ र तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान बनाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सुनिरहनु भएको छ अनि तपाईँहरू धेरैको प्रिय कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा हामी छौँ कोही मित्र हुनुहुन्छ होइन राज राजको इसारा पनि त्यस्तै उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार नमस्कार कोही मित्र हुनुहुन्छ तर फेरि पनि स्वागत गरौँ हजुर नमस्कार अलिकति गडबडी टेलिफोन सम्पर्क भन्ने इसारा राजको यहाँनिर फेरि पनि स्वागत गरौँ अन्तिम पटक हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो तर टेलिफोन सायद सम्पर्कमा गडबडी भएको कारणले उहाँसँग सम्पर्कबाट हामी टाढिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाजको यो ध्वनि तरङ्गमा र कार्यक्रममा आउनका लागि तपाईँले शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर प्रयोग गर्न सक्नुहुन्छ कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार एकदमै ठिक छ पदमपुरबाट सरु अधिकारी आउनुभयो जस्तो लाग्छ मलाई चाहिँ होला होइन त के छ सरोजी हाल खबर सुनाउनुहोस् ल मैले फोन उठाइन त्यस्तो हुनु नपर्ने सरोजी त्यस्तो हुन नपर्ने जस्तो लाग्छ सायद कुनै व्यस्तैमा पऱ्यो होला त्यसो भने एकदमै ठिक छ पदमपुरतिरको खबर सुनाउनुहोस् के छ रुपाईँको काम के कस्तो भयो कि रोपाइ छ कि छैन साउन पन्ध्रमा हौ <laughs> असार पन्ध्रमा रोप्नु पर्ने साउन पन्ध्रतिर पुगेछ नि त त्यही पनि त्यता धेरै जसो त केरा खेती नै भइरहेछ होइन र थोरै मात्रामै हुन्छ होला रोपाइ त सब ठिक छ क कसलाई सम्झने आज सरजी धन्यवाद सरजी आउँदै <laughs> गर्नुहोला अहिले भने छुट्टी नमस्कार सर अधिकारी पदमपुरबाट आउनुभएको थियो कोही मित्र फेरि पनि हुनुहुन्छ भने इसारा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ बकुलहरबाट सरिता लामा के छ सरिताजी आवाज त एकदमै सानो आएको छ कसलाई सम्झने अब बज्ने भाका मार्फत हजुर सरिताजी आउँदै गर्नुहोला कार्यक्रममा अहिले मैले छुट्टिन्छ नमस्कार सरिता लामा बकुलरबाट आउनुभएको थियो सम्झना त अगाडि बढाउनु भयो तर त्यति राम्रोसँग सुन्न भने पाइएन टेलिफोन सम्पर्कको गडबडी नै हो कि सायद कोही मित्र फेरि पनि हुन्छ होइन भाका सुन्छौ औला भाँची गन्दा संसारीमा तिमी नै मनपर्छ मलाई अरूभन्दा मिलन लामा अनि दुर्गा सापकोटाको आवाजमा यति बेला तपाईँको लागि संसारैमा तिमी नै मन प्यार छ अरू सबैभन्दा सानीलाई म छाडी अरू लागुन अगाडि पछाडि औला भाची गन्दा संसारैमा तिमी नै मन पर्छ अरू सबैभन्दा संसारैमा तिमी नै मन पर्छ अरू सबैभन्दा साँची गन्दा संसारैमा तिमी नै मन पर्छ अरू सबै भन्दा दिलभित्र गडेको तिमीलाई सम्झे बिर्सन्छु पढेको औला बाँची गन्दा संसारैमा तिमी नै मन पर्छ अरू सबै भन्दा संसारैमा तिमी नै मन पर्छ अरू सबै भन्दा संसारमा तिमी नै मनपर्छ अरू सबैभन्दा निकै सुमधुर भाका यहाँनिर सुन्यौ दुर्गा सापकोटा अनि मिलन लामाको सुमधुर आवाज रहेको थियो कार्यक्रम अर्पण शुभ साँझ सुनिरहनु भएको छ यो सन्ध्याकालीन प्रहरमा हामीले तपाईँसँगै कुराकानी गरिरहेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत तपाईँलाई स्वागत गरिरहेका छौँ र यति बेला कोही मित्र हुनुहुन्छ भने इसारा पनि सँगै राजको रह्यो यहाँनिर उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुमरोजबाट सुनिता के छ सुनिताजी हाम्रो पनि एकदम ठिक छ अनि कुमरोजतिर के छ रोपाइको अवस्था के छ पानीको अवस्था के छ भनेपछि कुमरोज चाहिँ अब हरियाली हुँदैछ धानको गाँज मार्फत <laughs> सुनिताजी कसलाई सम्झने आज सुनिताजी हुनुहुन्थ्यो कुमरजबाट आउनुभएको थियो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यति बेला राजको रह्यो तर एकैछिन जानकारी दिउँ तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनिरहनु भएको छ र रेडियो अर्पणको दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा हामी रहिरहेका छौँ र तपाईँलाई शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बरमा स्वागत गरिरहेका छौँ र हामीले बजाउने भाका मार्फत आफन्तजन घर परिवार प्रियजनका लागि सम्झना पनि तपाईँका सम्झनाहरू अगाडि बढाइरहेका छौँ कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट राममाया के गर्नुहुन्छ राममायाजीले बसी बसाइ छ होइन अनि भण्डारामा आज दिउँसो ठुलो पानी पऱ्यो अरे भन्दै हुनुहुन्थ्यो दिउँसो एकजना साथीले भनेपछि रोपाइँ हुने स्थिति छ अब पानीको कारणले माथितिर चाहिँ बेला हुँदैछ रामायाजी कसलाई सम्झने धन्यवाद दादालाई अनि मेरो साथीहरूलाई मेरो घर परिवारलाई रामा भने चिनी नचिनी सम्पूर्णलाई रामायाजी आउँदै गरौँ होला अहिले भने सुटिन्छ नमस्कार नमस्कार राममाया आउनुभएको थियो भण्डाराबाट हामी अलिकति अन्तिममा छौँ राज एकजना अन्तिम मित्रसँग कुराकानी गर्नुपर्छ भन्ने इसारा राजको यहाँनिर मैले पाइरहेको छु कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन प्रहरमा हामी रहिरहेका छौँ आजको लागि भने एकजना अन्तिम मित्रसँग मात्र कुराकानी गर्छौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सुकलाल लामा के छ सुकलालजी अनि खोराकतिरको खबर के छ खोराकतिरका धेरै साथीहरू अलिकति हराउनु भएको छ आजभोलि किन हो कुन्नी <laughs> थाहा भएन है हुन्छ सुकलालजी कसलाई सम्झने अन्त्यमा आउनु भएको छ धन्यवाद अनि मेरो साथी जनक लामा अनि मेरो टिग्रा मामा अनि अशोक प्रचल कुमार प्रवीण अनि मेरो वीरबहादुर दादा अनि रमेश भाइलाई रुप्सनको लागि अनि मिना मिना फुको लागि अनि तुला भन्छ हुन्छ सुकालजी आउँदै गर्नुहोला अहिले भने तपाईँसँग छुट्टिन्छौँ नमस्कार आउनु भएको थियो शुक्ला लामा कोरागबाट विदा भइसक्नु भएको छ आजको लागि हामी निकै अन्त्यमा छौँ आज आठजना मित्रहरूसँग कुराकानी गऱ्यौँ मकवानपुरबाट आकाश थिङ आउनुभएको थियो गाईघाटबाट सन्जु आउनुभयो त्यस्तै पदमपुरबाट बिन्दास लामा आउनुभयो अनि पदमपुरबाटै सरु अधिकारी आउनुभयो बकुल्लहरबाट सरिता लामा आउनुभएको थियो कुमरोजबाट सुनिता भण्डाराबाट राममाया अनि अन्त्यमा कोराकबाट शुक्ला लामा आउनुभएको थियो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ भोलि फेरि पनि कार्यक्रम अर्पण शुभ साँझको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै तिनजेलसम्म कार्यक्रम सँगै रहिदिनु हुने तपाईँलाई धेरै धेरै धन्यवाद अनि प्रविधि कक्षीको आत्मिक साथको लागि आत्मीय मित्र राजुलाई पनि धन्यवाद कार्यक्रम अर्पण शुभ साँझबाट तपाईँकै मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार कस्तो केटी मैले दुलैले राम्रैले दुलैले कहिले कहिले हेरेर सोध्छु कहिले कहिले राम्ररी राम्राले हेर्दैनन् कस्तो त्यति बानी हो जिन्दगीमा मैले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्ररी हेर्दिन राम्राले हेर्दैन कस्तो खेती पाउने हो जिन्दगीमा मैले राम्री मै गइहाले राम्री पहिल्यै कै भइहाले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्री कस्तो केटी पानी हो जिन्दगीमा मैले कस्तो केटी पानी हो जिन्दगीमा मैले माया समाज को दर्पण